साथ साथ सदैव छ आरिस नगरोस् कसैले تنهز كل شيء ما मेरो सारा जीवन जानेछ जो हाम्रो साथ यो रवि र जुनी जीवन तिम्रो मेरा खुसी मात्र लक्ष्य हाम्रो सबै हो